Doctor, no. कुरामा आज मनलाई भुल्न देऊ

त हो नि बहिरी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई भुल्न देऊ up आज मनको कुरा सुन मनैको कुरा बोला मनमा नराख काबु मन पूर्ण देऊ मनै त हो नि बहिनी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई भुल्न देऊ